धेरै माया कसले गर्न सक्छ र तिमी जस्तो झुठो कसम कसले खान सक्छ र हेर न हेर मलाई जलाउन till I